स्वरोजगार तथा आत्मनिर्भर बन्नका लागि आजका युवतीहरू पनि मोबाइल बनाउने सिप सिकिरहेका छन् पुरुषभन्दा महिला शारीरिक रूपमा कमजोर देखिए पनि मानसिक रूपमा सक्षम हुने उदाहरण मोबाइल बनाउन सिप सिकिरहेका युवतीहरूबाट प्रष्ट हुन्छ पुरुषहरूले गर्ने काम आजभोलि महिलाहरूले सजिलै गरिरहेको भेटिन्छन् नेपाल पुरुष प्रधान देश भएकोले कतिपय ठाउँमा महिला भनेको घरको काम मात्रै गर्ने भनेर घर बाहिर जान समेत रोकटोक गरिन्छ तर आजको एक्काइसौँ शताब्दीमा आएर पुरुषहरूले गर्ने गरेका महिलाहरूले पनि सहजै गर्न सक्षम भएका छन् सरकारी कार्यालय विद्यालय लगायतका क्षेत्रमा महिलाहरूको उपस्थिति पनि बाक्लै पाइन्छ त्यसैले पुरुषले गर्न सक्ने कुनै पनि कार्य महिलाले गर्न नसक्ने भन्ने विचार गलत रहेको नेपाल सरकार शिक्षा मन्त्रालय इभेन्ट परियोजना तथा ओल्ड ब्याङ्कको सहयोगमा मोडर्न कम्प्युटर रत्नगर एकमा भइरहेको तीन महिने मोबाइल टेक्निसियन तालिममा सहभागी महिलाहरूको उपस्थितिले प्रष्ट पारेको छ आफू एक युवती भएर पनि मोबाइल बनाउन सिप सिकिरहँदा गर्दा गाउँ घरमा हेर्ने दृष्टिकोण अर्कै भए पनि आफ्नो घर परिवारबाट भने पूर्ण सहयोग प्राप्त भइरहेको मोबाइल बनाउन सिप सिकिरहनु भए कि रत्नगर एघार कि गोमा सिंहको भनाइ छ सिक्ने क्रममा चाहिँ कस्तो भयो भने अब घरतिर पनि बहिनीहरू आमाहरू आन्टीहरू हुनुहुन्छ नि उहाँहरूले चाहिँ तैँले मोबाइल सिकेर कि आफ्नै मोबाइल बनाउँछ पनि भन्नुभयो त्यसलाई मैले यता नहेरिकन आफ्नै मनले लाएर सिकेको हो घरबाट चाहिँ फुल्ली मलाई सपोर्ट नै छ गाउँबाट चाहिँ अलिकति हेर्ने नजर चाहिँ अलिक फरक नै हुँदो रहेछ केटी भएर पनि केटाले जस्तो कस्तो गर्न लाग्यो त्यो चाहिँ हुन्छ पहुँच नै भइरहेको छ मलाई पनि तर मैले त्यसको पछाडि हिँडेको छैन आफ्नो समय अनुकूल भयो भने मैले मोबाइल ट्रेनिङ लिइसके पछाडि मैले आफ्नै व्यवसाय गर्छु भन्ने सोचेको छु समाजमा कतिपय शिक्षित व्यक्तिहरू पनि बेरोजगार भएर बस्नु परेको उदाहरण धेरै भेटिन्छन् शिक्षित भएर पनि बेरोजगार भएर बस्न नपरोस् भनेर आजका युवा युवतीहरू विभिन्न सिप सिक्न आतुर हुन्छन् त्यसैले आजका युवतीहरू सक्षम र मेहनती हुनुका साथै हरेक काममा रुचि राख्ने गर्दछ यस्तै मोबाइल बनाउने सिपमा पनि युवाहरू भन्दा अझ युवतीहरूलाई सिकाउन र पढाउन सहज हुने गरेको मोबाइल बनाउने शिव तालिमका शिक्षिका रितु कुँवरको धारणा छ केटाहरूलाई भन्दा पनि बढी चाहिँ लेडिजहरूलाई सिकाउन सजिलो हुन्छ हामीलाई चाहिँ केटाहरू होइन बढी अब पढ्नुहुन्न बढी ध्यान दिनुहुन्न केटाहरूले चाहिँ अब लेडिजहरू त बढी ध्यान दिनु नि त गाह्रो त एकदम गाह्रै हुन्छ अब भन्ने बित्तिकै अब जब पाइन्न होइन सरहरूले पनि भन्ने बित्तिकै गराउन सक्नुहुन्न अनि यहाँ मोबाइल रिपेयरिङ गर्न नै धेरै गाह्रै हुन्छ धेरै सजिलो हुँदैन सुरु सुरुमा जब गर्न आउँदाखेरि चाहिँ धेरै पतन हुन्थेन अनि अब अहिले त पढाउँछु गराउँछु होइन प्र्याक्टिकल गराउँछु अनि धेरै गाह्रो हुन्न अहिले चाहिँ पता हुन्छ मोबाइल बनाउने सिप सिकेमा सजिलै काम पाइने धेरै युवा युवतीहरूको भनाइ छ मोबाइल बनाउने कार्य अरू कार्य भन्दा सहज हुने भएकोले पनि आज भोलिका युवा युवतीहरू यस कार्यतर्फ आकर्षित भएको पाइन्छ मोबाइल सिप सिकेर अन्त काम गर्न पनि पाइने आफ्नै मोबाइल पसल राखे पनि हुने तालिममा सहभागी युवा युवतीहरूले बताएका छन् आफ्नो मोबाइल पसल भए पनि मोबाइल बनाउन अझ दक्ष हुनका लागि मोबाइल बनाउने तालिम अहिले पनि लिइ भएको रत्नगर आठ बैरियाका निशान थापाले बताउनु भयो पसल त राखिहाले राखे पनि अब पुरा भएको जस्तो लागेन मलाई अझै पनि एक्सपिरियन्सको जरुरत छ अझै पनि धेरै काम सिक्न बाँकी छ जस्तो लाग्यो त्यही भएर काम सिक्नको लागि खास मलाई आफूलाई चाहिएको भएर मैले पसल चाहिँ बेटर चलाउन सकिनँ ज्ञान सँगसँगै आफ्नो जीवन गुजारा हुन्छ नि कसरी हुन्छ बेटर तरिकाले चलाउने कोसिसको लागि चाहिँ खास सिक्न गएको सँगसँगै सर्टिफिकेट नपाइए पनि अब आफ्नोमा ज्ञान त भइहाल्छ होइन ज्ञान भयो भने आफूले त्यही अनुसारको गुजारा गर्न सकिन्छ आजका युवतीहरू हरेक कार्य तथा हरेक क्षेत्रमा सक्षम छन् युवतीहरू आफू सक्षम र स्वरोजगार भएर जिउन चाहन्छन् त्यसैले युवतीहरूले पनि युवा भन्दा कम छैनन् भन्ने कुरा टेक्निकल कार्यतिर महिलाहरूको बाक्लो उपस्थितिले देखाउँदछ युवा र युवतीहरूलाई सँगै राखेर तालिम दिन तथा कक्षा कोठा नियन्त्रण गर्न सहज हुने शिक्षक विवेक लामाको भनाइ छ अन्त योभन्दा पहिला हामीले ट्रेनिङ दिइरहँदाखेरि चाहिँ केटा र केटीको संख्यालाई लगभग बराबर पाइरहेको केटीहरू पनि अब अहिले लगभग सबल भइसकेका छन् होइन मैले गर्नुपर्छ भन्ने कुरा बुझिसकेकाहरू यहाँसम्म आइपुग्ने हुन् किनभने हामीले अन्तर्वार्ता लिएर उनीहरूलाई भित्राउने गर्छौँ अब कतिको उनीहरू भित्र चाहिँ अब सिक्ने चाहना छ त्यो हेरेर पनि गर्ने भएको भएर अब केटा र केटी बाहिर सिकाउँदाखेरि गाह्रो होइन कि झन् बरु केटा र केटीसँगै हुँदाखेरि बिचमा अब केटा केटा हुँदाखेरि जुन किसिमको हल्ला हुन सक्थ्यो अथवा केटी केटी हुँदाखेरि जुन किसिमको हल्ला हुन सक्थ्यो देशमा रोजगारी नपाउँदा लाखौं युवा युवतीहरू विदेशी नै गरेका छन् देश विकास गर्ने तथा आफू सक्षम हुने समयमा देशमै रोजगार नपाउँदा युवा युवतीहरू विदेशिन बाध्य भएका छन् यसरी लाखौं बेरोजगार युवा युवतीहरूलाई सक्षम स्वरोजगार तथा आत्मनिर्भर बन्न शिक्षा मन्त्रालयको इभेन्ट परियोजना योजना अन्तर्गत क्रिएटिभ सर्भिस एन्ड सेल्स प्रालीले प्रदान गरेको तीन महिने तालिमले पक्कै सहयोग गर्नेछ त्यसैले देशका होनहार युवा युवतीहरूलाई रोजगारकै लागि विदेश पलायन हुनबाट रोक्नका लागि विभिन्न सरकारी संघ संस्था लगायत नेपाल सरकारले पनि विभिन्न सिपमूलक तालिमको व्यवस्था गरी रोजगारी प्रदान गर्न आवश्यक छ